होटल स्टार ब्याङ्क रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star bank dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको अपरान्न चार बजेको अर्पण खबरमा स्वागत छ म ध्रुवराज सर्वोच्च अदालतले प्रधान न्यायाधीशलाई सरकार प्रमुख बनाउनुको कारण माग गरेको छ रेग्मीलाई मन्त्री परिषदको अध्यक्ष बनाउनु गैर कानूनी भन्दै दायर रेटमा न्यायाधीश गिरीश चन्द्र लालको इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो सर्वोच्चले रेग्मीसँग प्रधान न्यायाधीश हुँदाहुँदै मन्त्री परिषदको अध्यक्ष हुनुको कारण माग गरेको छ भने रेग्मीलाई नियुक्त गर्ने राष्ट्रपति डाक्टर रामरण यादव र मुख्य चार दलका शीर्ष नेताहरूलाई पनि रेग्मीको सिफारिस गर्नुको कारण पन्ध्र दिनभित्र पेश गर्न भनेको छ सर्वोच्चले फागुन तीस गते जारी भएको बाधा अड्काउ फुकाउ अध्यादेश पनि पन्ध्र दिनभित्र पेश गर्न भनेको छ चैत्र चार गते सुभाष आचार्यले दायर गरेको रिटको सुनवाई पटक पटक सर्दै आएको थियो स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विद्याधर मल्लिकले प्रमुख दलहरूकै कारण संविधान सभाको मिति तोक्न ढिलाइ भइरहेको बताउनु भएको छ काभ्रेको धोली खेलमा आजबाट सुरु भएको राष्ट्रिय जनसङ्ख्या नीति सम्बन्धी तीन दिने कार्यशाला गोष्ठीको उद्घाटनपछि संचारकर्मीसँग बोल्दै मन्त्री मल्लिकले दलहरूकै सहमतिमा निर्वाचनको मिति घोषणा हुने विश्वास व्यक्त गर्नुभयो मन्त्री मल्लिकले निर्वाचनका विषयमा चार दलबीच नै कुरा मिल्न नसकेका कारण सरकारको विरुद्धमा रहेका अन्य दलहरूसँग निर्वाचनको कुरा गर्न समस्या भइरहेको बताउनुभयो सरकार निर्वाचनको मिति घोषणा गर्न तयार भएको समेत उहाँको दावी छ अर्को प्रसङ्गमा मन्त्री मल्लिकले राजनैतिक दलहरूले भन्दैमा मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले कुनै पनि अवस्थामा प्रधान न्यायाधीश पदबाट राजीनामा नदिने ठोकुवा गर्नुभयो नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले आफहरूको सहभागिता बिना संविधानसभा निर्वाचन हुनै नसक्ने दावी गर्नुभएको छ इच्छुक सांस्कृतिक प्रतिष्ठानले आज राजधानीमा गरेको कार्यक्रममा उहाँले चुनावको माहौल बनिरहेको भन्दै चार दलका नेताहरूले भाषण गर्दै हिँडे पनि यथास्थितिमा चुनाव हुन नसक्ने ठोकुवा गर्नुभयो अध्यक्ष वैद्यले संविधानसभा निर्वाचनको नाममा अर्को षड्यन्त्र सुरु भएको टिप्पणी गर्नुभयो पछिल्ला केही दिनमा दिनौ जसो झरी परे पनि मनसुन सुरु हुन भने अझै दुई हप्ता लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ अहिले मनसुनी वायुको कारण नभई पश्चिम बङ्गाल र बिहार लगायतका ठाउँमा न्यून चापीय क्षेत्र निर्माण भएकाले वर्षा भएको मौसमविद वरूण पौडेलले जानकारी दिनुभयो उहाँका अनुसार पश्चिमी वायुको प्रभाव पूर्ण रूपमा अन्त्य र बंगालको खाडीबाट वायु बहन थालेपछि आगामी जुन दस तारिकदेखि मात्र मनसुन सुरु हुन्छ अहिले पश्चिमी वायुको प्रभाव पनि कायम रहेको र बङ्गालको खाडीबाट पनि वायु नआएको उहाँले बताउनुभयो पाकिस्तानको तालिबान समूहले पूर्व सैनिक शासक परवेज मुशरफलाई ज्यान मार्ने धम्की दिएको छ मुशरफमाथि हालै हाल अनेकौं आरोप लागेका छन् भने उहाँ हाल प्रहरी हिरासतमा हुनुहुन्छ मोशरफमाथि पूर्व प्रधानमन्त्री बेनेजर भुट्टोको हत्या गरेको सन् दुई हजार सातमा आपतकाल लागू हुँदा न्यायाधीशलाई बर्खास्त गरेको तथा बलुचका एक विद्रोही नेताले सन् दुई हजार छमा भएको हत्यामा संलग्न भएको आरोप लगाइएको छ सन् दुई हजार सातमा मोशरफले कट्टरपन्थीहरूले नियन्त्रणमा लिएको रात मस्जिदमा कारवाही गर्न सेनालाई आदेश दिनुभएको थियो र मुम्बई इन्डियन्सका स्टार खेलाडी सचिन तेन्दुलकरले आइपिएल क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् मुम्बईले उपाधि जितेसँगै उनले आफ्नो लागि यो नै अन्तिम आइपिएल भएको प्रतिक्रिया दिएका छन् उनले यो सिजन साह्रै रोमाञ्चक रहेको पनि बताएका छन् चोटका कारण सचिनले फाइनल खेल भने खेल्न सकेनन् फाइनल खेलको तेह्र दिनअघि सनराइजर्स हैदराबादसँगको खेलमा सचिन रिटायर्ड हट भएका थिए त्यसपछि चोट निको नभएकाले उनी फाइनलसम्म मैदान ओर्लन सकेनन् आइपिएलका अठहत्तर खेलमा सचिनले दुई रन बनाए जसमा एक शतक र तेह्र अर्धशतक उनको नाममा छ तेन्दुलकरले अघिल्लो वर्षको अन्तिममा एक दिवसीय क्रिकेटबाट पनि सन्यासको घोषणा गरेका थिए यसैबीच मुम्बई इन्डियन्सले फाइनलमा चेन्नई सुपर किङ्सलाई तेइस रनले हराउँदै आइपिएल क्रिकेटको छैटौं संस्करणको उपाधि जितेको छ मुम्बईले दिएको एक रनको लक्ष्य पक्षाएको चेन्नई नौ विकेटको क्षतिमा एक रनमा समेटियो दुई पटक फाइनल पुगेको मुम्बईले पहिलो पटक उपाधि जितेको हो उपाधिसँगै मुम्बईले दस करोड भारतीय रुपियाँ जितेको छ भने चेन्नईले सात करोड पचास लाखमा चित्त बुझाएको छ अवस्था प्राण चार बजेको अर्पण खबर सकियो ध्रुवराज विदा भई नमस्कार यस अर्पण खबरको साथमा